किशोरहरूको विशेष कुराकानी प्रस्तुत गर्दैछु म सहदेव यो विशेष कुराकानी आज हामी मन्त्री दीपक बोहरासँग गर्दैछौँ उहाँसँग हामी न्युयोर्कको संयुक्त राष्ट्रसङ्घको भवन नजिकै सेप्टेम्बर एक्काइस तारिकको दिन save the Himalaya campaign rally आयोजना हुँदाहुँदै गरिएको हो यो र्यालीको विषयलाई लिएर केही पर्वतारोहीहरूले विरोध जनाउनु भएको थियो पैसा लेनदेन र भ्रष्टाचारको कुराहरू पनि उठेको थियो यसै विषयमा रहेर म मन्त्री बोहरासँग एकैछिनमा छोटो कुराकानी गर्दैछु विश्वका विभिन्न देशका राष्ट्र प्रमुखहरू संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन आएको बेला पारेर हिमाल बचाउँ भन्ने अभियानमा लागेका नेपाली एवं हिमाललाई माया गर्ने विदेशी पाहुनाहरू सेभ द हिमालय क्याम्पेनको विभिन्न प्लेकार्ड र टी सर्ट लगाएर संयुक्त राष्ट्रसङ्घको भवन अगाडि सेप्टेम्बर एक्काइस तारिक दिउँसो बाह्र बजेदेखि तिन बजेसम्म जम्मा हुनुभयो कार्यक्रममा नेपालबाट आउनुभएका विभिन्न पाहुनाहरूको साथमा मन्त्रीहरू भीम रावल र दिपक बोहरा पनि हुनुहुन्थ्यो त्यसै गरी संयुक्त राष्ट्रसङ्घका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्मा विभिन्न कलाकारहरू विभिन्न कलाकारहरू खेलाडीहरू बिसौँ पटक सगरमाथा आरोहण गर्नुभएका आप्पा शेर्पा लगायत सगरमाथाको सफल आरोहण गर्नुभएका थुप्रै पर्वतारोहीहरू सेब्द हिमालयका विभिन्न प्लेकार्डसहित उपस्थित हुनुहुन्थ्यो प्रदर्शनीमा करिब दुई सय पचासभन्दा बढी प्रदर्शनकारीहरूको उपस्थिति थियो यो क्याम्पेन हुनुभन्दा दुई तिन दिन अगाडि मात्रै केही सगरमाथा आरोहीहरूले कार्यक्रमको विरोध जनाउनु भएको थियो भ्रष्टाचार मन्त्री दीपक बोहरालाई कार्यक्रममा बोलायो नेपालबाट आउने क्रममा भिसाको नाममा भ्रष्टाचार गर्यो पैसा खायो भनेर हिमाली स्वरहरूले मन्त्री दीपक बोहरासँग सेभ द हिमालय क्याम्पेनको बारेमा यही आरोप भ्रष्टाचार र पैसा खायो भन्ने सेरोफेरोमा रहेर कुराकानी गरेको छ सुरुमा मैले सेभ द हिमालय जस्तो क्याम्पेन कहिलेसम्म गरिराख्ने भनेर सोधेको थिएँ अब यसको के छ भने यसको पृष्ठभूमि भने नेपालको हिमालय पग्लिरहेको छ र त्यो फ्याक्ट हो र यसलाई नेपाल सरकारले सगरमाथाको काला पत्थरमा क्याबिनेट मिटिङ गरेर यसलाई चाहिँ विश्वको ध्यान आकर्षित गर्न प्रयास गर्यो र त्यसमा सफल पनि भयो त्यसपछि कोपनहेगनमा समिटेड समिट टु सेभ हिमालयाज भनेर सैँतिसजना ठुला ठुला चाहिँ के भने चाहिँ के भने आरोहीहरूलाई लिएर त्यहाँ हामीले मार्च पनि गऱ्यौँ र संसारभरिका यस्ता चाहिँ आरोहीहरू पनि त्यहाँ पुगे र पनि कप फिफ्टिनको ड्राफ्टमा रेजुलेसनमा त्यो परेन कि नेपालको हिमालय पग्लिरहेको छ भने अझै पनि त्यसलाई सुनवाई गरिएन र जुन प्रकारले अहिले नेपालको हिमालय पग्लिरहेको छ त्यो एउटा डरलाग्दो स्थितिबाट हामी गुर्जिरहेका छौँ यसले अन्दाजी डेढ अरब जनतालाई चाहिँ असर पर्छ यदि यो यो इस्युलाई समयमा हामीले एड्रेस गर्न सकिएनौँ त्यसै कारण हामीले युएनमा पनि आएर यो कुरालाई रेज गरेर यहाँका चाहिँ के भने विश्वलाई प्रभावित गर्ने नेताहरूलाई हामी यो कुरा चाहिँ भन्न चाहन्छौँ र यो इस्युलाई तबसम्म हामी रोक्न चाहँदैनौँ जबसम्म यो इस्युलाई सुनिँदैन जबसम्म यो इस्युलाई हामीले रेकगनाइज गराउँदैनौँ यसको चाहिँ के उपचारहरूको लागि के कुरा हुँदैन तबसम्म हामी नेपालबाट चाहिँ गर्नुपर्ने अब कामका कुरा गरौँ न हामीले गर्नुपर्ने चाहिँ के हो तपाईँको वन मन्त्रालयमा तपाईँ आबद्ध हुनुहुन्छ हामीले गर्नुपर्ने जस्तै एक्ट के जसरी अहिले यहाँ हामी फोहोर भइरहेछ भने हामीले गर्नुपर्ने काम के त भन्दाखेरि पानीको बोतल टिप्नु पर्यो एक्ज्याक्टली होइन अब हिमाल पग्लिरहेछ भने अब हामीले गर्नुपर्ने काम चाहिँ के हो अब हिमाल पग्लिरहेको छ भने सबभन्दा पहिला कार्बन उत्सर्जन गर्ने हो त्यसलाई रोक्नु पर्यो घटाउनु पर्यो अब त्यो कार्बन उत्सर्जन गर्ने कुरा घटाउनको लागि नेपालले कार्बन निकाल्दै निकाल्दैन त्यस कारण हामीले घटाउन सक्दैनौँ हाम्रो हातमा छैन वन जङ्गलको अब म तपाईँलाई भन्छु त्यसपछि यदि कार्बनको उत्सर्जन कम गर्न सकियो भने हामीले हिमाल जोगाउन सक्छौँ जहाँसम्म वनको कुरा छ हामीले यो सालमा मात्रै गौरीशङ्कर संरक्षित क्षेत्र भनेर दुई हजार वर्ग किलोमिटर क्षेत्रलाई चाहिँ घोषणा गरेका छौँ अपिनप्पा संरक्षित क्षेत्र भनेर दुई हजार वर्ग किलोमिटरलाई घोषणा गरेका छौँ त्यसपछि हामीले बाँके राष्ट्रिय निकुञ्ज भनेर एक हजार वर्ग किलोमिटर क्षेत्रलाई घोषणा गरेको छ र त्यो यो एक सालमा सरकारले यो तिनवटा काम लगातार गरेछ अर्थात् अहिले वन जङ्गलले ढाकेको क्षेत्र एक्काइस प्रतिशत थियो अहिले हामीले चौबिस प्रतिशत पुऱ्याइसकेका छौँ र नेपाल सरकारको लक्ष्य यसलाई चालिस प्रतिशत भूभाग हरमेसाको लागि जङ्गलको रूपमा राख्ने भन्ने चाहिँ नेपाल सरकारले लक्ष्य लिएको छ हजुर यति हुँदाहुँदै पनि किन यो वनको कुराहरू चाहिँ भ्रष्टाचारमा मुस्किन्छ होइन अब यो चाहिँ त्यो दुईवटा इस्यु पर्यो एउटा चाहिँ के भने वनको वनलाई जोगाउने र चाहिँ यो चाहिँ के भने यो इन्भाइरोमेन्टलाई रोक्ने प्रयास गर्ने कुरा एउटा हो भने अर्को यो दैनिक राजनीतिको कुरा यो दैनिक राजनीतिको कुरा भने के हो भने कसले कसलाई ब्लेम गर्ने कसलाई के गर्ने अहिले हामीले धेरै नियम परिवर्तन गर्ने खोजेका छौँ नेपाल सरकारले अब अहिले हरियो रुख काट्ने अधिकार नेपाल सरकारलाई छैन क्याबिनेटमा गएर यसले चाहिँ के भने निर्णय गर्नुपर्छ भने हामीसित सामुदायिक वन व्यवस्थापन गर्ने भनेर हामीले धेरै चाहिँ के भने पन्ध्र हजार सामुदायिक वन हामीले जनताको सोपेका सौँपेका छौँ र त्यहाँ केही यस्ता क्लजहरू जसको फ्लोहरू छ त्यो फ्लोहरूको कारणले अलिकति समस्या पैदा भएको छ र त्यसमा पनि नेपाल सरकारले वर्क गर्दैछ र अहिले भर्खरै मात्र नेपाल सरकारले त्यसलाई चाहिँ क्याबिनेटले पास गरेर एउटा नियमलाई अलिकता कसरी परिवर्तन गर्दा बढीभन्दा बढी जङ्गल जोगिने बढीभन्दा जङ्गल काटिनबाट नाश हुनबाट जोगिने भन्ने प्रयास नेपाल सरकारले अन्तिममा चाहिँ यो हाम्रो कार्यक्रम सुरु हुनुभन्दा अगाडि केही सगरमाथा चढ्नुभएका साथीहरूले चाहिँ कार्यक्रमको विरोध गरेर कार्यक्रममा तपाईँ आउँदै हुनुहुन्छ तपाईँलाई चाहिँ एउटा नकारात्मक रूपमा एकदम भ्रष्टाचारी मन्त्री हो त्यसलाई यहाँ सहभागी गरा आयो अनि प्लस हामीलाई आउने बेलामा पैसा लियो पैसा माग्यो हामीसँग यहाँ मानव तस्करीका कुराहरू भयो भनेर भन्छन् यसमा तपाईँको के छ होइन अब यसमा त सिधा कुरो छ एउटा त कुरा के हो भने यो कार्यक्रमको कार्यक्रमको चाहिँ के भने कल्पना गर्ने नै दिपक बोरा हो यो मैले नै र नेपाल सरकारले यसमा कुनै पनि पैसा हालेको छैन पहिलो कुरा त यो दोस्रो कुरा यो चाहिँ के भने यसभन्दा पहिला पनि कोपनहेगनमा जाँदाखेरि हामीले सैँतिसजना पर्वतारोहीहरूलाई लिएर गएको जो कि फेमस छन् त्यसमध्येमा आएका छन् यसपालि हामीले के अरे उसलाई एनएम नेपाल माउन्टेनियरिङ एसोसिएसनलाई दसजना भिजा भएको व्यक्तिहरू हामीलाई दिनुहोस् जसलाई चाहिँ यो कार्यक्रममा सहभागी गर्न हामी चाहन्छौँ भनेर भनेपछि उहाँहरूले नौजना भिजा नभएको व्यक्तिहरूको नाम सिफारिस गर्नु र गरिसकेपछि हामीले उहाँहरूलाई अझै पनि के भन्यौँ भने यो चाहिँ के भने तपाईँले यो नगर्नुहोस् हामीलाई अर्को लिस्ट दिनुहोस् जसको भिजा छ भन्दाखेरि भिजाको वाला मान्छे जम्मा दुईजना मात्रै दिनुभयो अरू दिनु भएन त्यो नदिइसकेपछि त्यसबाट पनि हामीले गभर्मेन्टलाई चाहिँ के भने अमेरिकन गभर्मेन्टलाई भिजा सेक्सनलाई हामीले लेख्यौँ कि उहाँहरूलाई भिजा प्रभाव उपलब्ध गराइदिनुहोस् भनेर त्यसपछि हामीले काला पत्थरमा कार्यक्रम गर्दाखेरि हामीलाई एनएमएले नेपाल माउन्टेनिङ एसोसिएसन उन्तिस लाख रुपियाँ दिएको थियो र यो कार्यक्रममा पनि हामीलाई पन्ध्र लाख रुपियाँ दिएको थियो उनीहरूले सहयोग गरेको थियो कि यो कार्यक्रममा सम्पन्न गर्नु र त्यो बेलामा हामीले प्रश्न भनेका थियौँ कि त्यो पैसा फेरि कहाँ जान्छ त भन्दा यही माउन्टेनियर जसलाई हामीले लिएर जाने हो त्यसमाथि खर्च गर्ने हो भनेर भनेको छ र यो तिनटै कार्यक्रम गर्दा आजको कार्यक्रममा पनि नेपाल सरकारले कुनै पनि पैसा आफ्नो तर्फबाट हालेको छैन यो सबै गरिसकेपछि जब हामीले भिजा डिनाइ गरिदियो एम्बेसीले यो डिनाइ गरिसकेपछि अनि यो कुराहरू आएपछि हामीले ल ठिक छ तपाईँहरूले हामीलाई यो चाहिँ एउटा कार्यक्रमलाई सहयोग गरे हो तपाईँहरू गर्न चाहनुहुन्न भनेपछि तपाईँहरू पैसा फिर्ता लिनुहोस् भने हामी पैसा फिर्ता पनि लैदिइसक्यौँ गरिदिइसक्यौँ र जहाँसम्म भिजा नेपाल सरकारको हातमा छ हामीले भिजाको लागि सपोर्ट गरे हो उहाँहरूलाई सपोर्टमा उहाँहरूले पाउनु भएन उहाँहरूले नपाइसकेपछि एनएमओ जस्तो संस्था जुन संस्थाले माउन्टेन हिमाल पग्लिरहेको छ त्यसको लागि मतलब चाहिँ लगानी गर्ने त्यसको लागि आवाज उठाउने त्यो कुरालाई छोडेर उहाँहरूले पैसा फिर्ता माग्नु हामीले दिएर पठाइदिउँ र त्यो उहाँहरूले पाइसक्नु पनि भएको छ तपाईँहरूले उसलाई सोधै हुन्छ र यो होल इस्यु भने के हो भने भिजा नपाउनु र हिमालय पग्लिनु इस्यु दुइटैलाई अनफर्चुनेटली जोड्न प्रयास गरियो र मलाई लाग्छ कि भने आजको यो सफलताले त्यो कुरालाई चिरेको छ हिजो पनि राति धेरै साथीहरूसित यो बारेमा छलफल भयो हामीले सबैलाई जानकारी गरायौँ र यसमा कसको के स्वार्थ हुनसक्छ यो एउटा इस्यु हो नेपाल सरकारले यो इस्युलाई उठाएको छ यो इस्युलाई यदि हामीले यदि विश्वका नेताहरूसँग यो कुरा उनको कानमा पुर्याएर यदि यसलाई एड्रेस गराउन सक्यो भने नेपालको कल्याण हुन्छ भन्नको लागि हामी लागे हौँ र यो एनएमए नेपाल माउन्टेनियरिङ एसोसिएसन पनि यस्तै माउन्टेनियर्सहरूको संस्था भएको हुनाले हामीलाई आशा थियो कि उहाँहरूले कुरा बुझ्नुहुनेछ उहाँहरूले कुरा बुझ्नु भएन उहाँका साथीहरूलाई भिजा नपाउने बित्तिकै उहाँहरूले पैसा फिर्ता माग्नु हामीले दिएर पठाइदिउँ हजुर अनि अब यो जहिले पनि यो विदेश जाने कुरामा कि यो हिमालयको क्षेत्रमा मात्र होइन कि कलाकारिताको क्षेत्रमा पनि त्यस्तै हुन्छ यो हरेक क्षेत्र तपाईँ कुरा लिनुहोस् हरेक विषयमा नेपालबाट अमेरिका आउने भनेपछि पैसाको कुराहरू आउँछन् पैसा लियो है फलानाको लागि भिसाको लागि पैसा लियो यो पैसा कसैले लिएको छैन तपाईँलाई म भनिदिन्छु नि तपाईँलाई मैले क्लियर गरिसकेँ पन्ध्र लाख हामीलाई एनएमएले दिया हो एनएमएले हामीलाई पन्ध्र लाख रुपियाँ दियो योभन्दा पहिला उन्तिस लाख पनि दिया हो सगरमाथाको कार्यक्रम गर्नलाई उन्ति पन्ध्र लाख हामीलाई दिया र हामीले उहाँहरूलाई क्लियरली भनेको थियो दसजना माउन्टेनियरको नाम दिनुहोस् र पैसा दिनुहोस् भनेर दसजनाको दिनुभयो तर अनफोर्चुनेटली के भयो भने जसको भिजा थिएन त्यो व्यक्तिहरूको नाम दिनुभयो भिजा पाएन नपाएपछि उहाँहरूले पैसा फिर्ता माग्नु हामीले दियौँ भनेपछि यो पैसा कसैले छुवा पनि छैन कसैले ल्याए पनि छैन लिनुपर्ने आवश्यकता पनि छैन यो यत्रो ठुलो कार्यक्रममा म स्वयं आफ्नो पैसा मागेको छु नेपाल सरकारले या कुनै संस्थाले मलाई फाइनेन्स गरेको छैन म आफ्नो पैसा मागेको यो एउटा राम्रो उद्देश्यको लागि गरिएको कार्यक्रम हो यो अनफोर्चुनेट भयो र मलाई लाग्छ के भने अहिले अझै पनि समय छ कि एनएमएले यस्तो चाहिँ के भने यस्ता कार्यक्रमहरूमा उहाँहरूले सहभागी हुनुपर्छ अझै पनि भविष्यमा यस्तो कार्यक्रमहरूमा उहाँहरूले लगानी गर्नुपर्छ सहयोगी हुनुपर्छ र ए यो कार्यक्रम र यो चाहिँ पग्लिने हिमाल पग्लिएको इस्युलाई हामीले जिउँदो राख्नुपर्छ र मैले त्यसै कारण तिनवटा कम्बिनेसनलाई जोड गरेको छु एनआरएन माउन्टेनियर्सहरू र त्यसपछि खेलाडी यो तिनवटा कम्बिनेसनलाई एक ठाउँमा राखेर र नेपालमा सरकार परिवर्तन हुने कुराहरू छ तपाईँलाई थाहा छ अहिले सरकारले राजीनामा गरेको अवस्था छ भोलि को सरकार आउँछ त्यसकारण राष्ट्रिय के अरे चाहिँ एनटिएनसी भन्ने एउटा संस्था छ जुन कि मतलब चाहिँ ने, नेचर के अरे national trust for nature conservation उसलाई कोअर्डिनेसनको जिम्मा लगाइएको छ र भविष्यमा पनि यो कार्यक्रम यस्ता प्रकारको कार्यक्रम गर्ने लक्ष्य लिएर अगाडि बढिएको छ हजुर एकदम तपाईँको समयको लागि धेरै धेरै धन्यवाद र नेपाली सोर्सहरूसँग कुरा गर्नुभएको थ्याङ्क यू सो मच हिमाली सोलरको विशेष कुराकानीमा आज हामीले मन्त्री दीपक बोहरासँग विशेष कुराकानी गऱ्यौँ यो कुराकानी हामीले सेप्टेम्बर एक्काइस मङ्गलबारको दिन दिउँसो तिन बजेतिर गरेका हौँ उक्त समयमा न्युयोर्कमा सेभ द हिमालय क्याम्पेनको विशेष र्याली आयोजना भएको थियो कुराकानी सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद हिमाली सोलरको अन्य अनलाइन रेडियो कार्यक्रमहरू हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा सुन्दै गर्नुहोला सेभ द हिमालय क्याम्पेनको भिडियो र तस्बिरहरू हामीले हाम्रो